अनि हार्दिक स्वागत छ कार्यक्रम नारी सरकारमा प्राविधिक कक्षमा हुनुहुन्छ प्राविधिक साथी विष्णु र तपाईँको साथमा छु म सम्झना कार्यक्रम नारी सरकार तपाईँ रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट लाइनमा पनि W W dot radio Arpan dot कमबाट विश्वको जुनसुकै कुनामा रहेर पनि सुन्न सक्नुहुन्छ हामी कार्यक्रम नारी सरकार लिएर हरेक हप्ताको बिहिबार बिहान सात तिसदेखि करिब करिब आठ बजेसम्म उपस्थित हुने गर्दछौँ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू प्रस्तुत गर्ने गर्दछौँ विभिन्न क्षेत्रमा सम्बन्धित नारीहरू नारी जीवनका समस्याहरू सामाजिक सांस्कृतिक शैक्षिक अनि राजनैतिक विभिन्न क्षेत्रमा नारीलाई हेर्ने सङ्कुचित दृष्टिकोण समाजमा घटेका नारी हिंसा सम्बन्धी घटनाहरू लगायत विभिन्न पक्षको बारेमा हामी जानकारी दिने गर्दछौँ यति मात्र नभई कार्यक्रममा हामी एक सफल नारी साहसी नारी सक्षम नारीको बारेमा पनि जानकारी दिने गर्दछौँ साथै उनीहरूसँगको प्रत्यक्ष कुराकानी तपाईँलाई पनि हामी यस कार्यक्रममा समेट्ने गर्दछौँ कार्यक्रम नारी सरकारमा आज हामी राख्नेछौँ हाम्रो समाजमा विभिन्न धर्म अनुसार नारीलाई हेर्ने दृष्टिकोण अझ भनौँ समग्रमा नारीहरूको अवस्था कस्तो छ साथै विदेशबाट आएका महिला अथवा उनीहरूले भोगेका पीडाको बारेमा हामी कार्यक्रममा जानकारी दिनेछौँ कार्यक्रमको सुरुवात गर्न चाहन्छु हाम्रो समाजमा विभिन्न धर्म अनुसार नारीलाई हेर्ने दृष्टिकोण अझ भनौँ समग्रमा नारीहरूको अवस्था कस्तो छ यसै प्रसङ्गबाट जहाँ नारीको पूजा अर्थात् इज्जत गरिन्छ त्यहाँ देवता पनि खुसी हुन्छन् यो भनाई हिन्दू धर्म ग्रन्थमा उद्धृत गरिएको पाइन्छ यति मात्र होइन हिन्दू धर्मले नारीलाई देवी शक्ति सृष्टिकर्ता प्रकृति ममताकी खानीका रूपमा पनि सम्मान दिएको छ महिलाहरूप्रति गरिने यो एउटा कार्यान्वयनमा नआएको सकारात्मक धार्मिक पाटो हो जो केवल जहाँ उल्लेख गरिएको छ त्यही शोभायमान र सीमित छ तर आजको वास्तविकता भने शत प्रतिशत फरक प्रकृतिको रहेको छ धार्मिक र सामाजिक पृष्ठभूमिमा नारी धर्म पृष्ठभूमिलाई केलाउने हो भने नारीलाई दुई रूपमा हेरिएको पाइन्छ यद्यपि नारीप्रतिको दृष्टिकोण धर्म अनुसार फरक फरक रहेका छन् हिन्दू धर्ममा एकातिर नारीहरू विभिन्न सम्मानजनक उपमाद्वारा सम्मानित छन् भने अर्कातिर कामुक अछुत विभिन्न धर्म कार्यहरूमा अविवेकी भनी समाजमा दबाइएको र नियन्त्रण गरिएको अवस्थामा छ जसलाई सम्मानको कैयौँ गुणा बढी अपमान मान्न सकिन्छ इस्लाम धर्ममा त नारीलाई सामान्य मानव सरह पनि स्वीकार गरिएको छैन हक अधिकारका त कुरै छोडौँ विश्वका अन्य धर्म भन्दा उद्धार मानिएको र प्रमुख धर्महरू मध्ये एक रहेको क्रिस्चियन धर्ममा समेत नारी प्रतिको दृष्टिकोण निकै कमजोर र द्वैत किसिमको देखिन्छ क्रिस्चियन धर्मका अनुसार नारी केवल पुरुषको सहयोगका लागि पुरुषकै अङ्गबाट बनाएका हुन् र तिनीहरू हर हालतमा पुरुषको नियन्त्रणमा रहनु पर्दछ भन्ने कुरामा विश्वास गरिन्छ महिला असमानता हालसम्म विश्वकै साझा र जल्दो बल्दो मुद्दा हो र यसले थुप्रै किसिमका महिला समस्या तथा चुनौतीहरूलाई समेट्दछ महिला असमानता कम गर्न विश्वमा शताब्दी अघिदेखि नै विभिन्न प्रयासहरू नभएका होइनन् आन्तरिक तथा राष्ट्रिय चिन्तनहरूदेखि लिएर अन्तर्राष्ट्रिय स्तरका ठूला ठूला सभा सम्मेलन र प्रतिबद्धताहरू भएका छन् तर अझैसम्म पनि अपेक्षाकृत महिला समानताका प्रतिफलहरू हासिल गर्न सकिएका छैनन् त्यो सत्य हो कि हरेक समाज र संस्कृति तथा परम्परा थोर बहुत धर्मद्वारा निर्देशित हुन्छ र हरेक समाजका संस्कृति तथा परम्परा र सीमाहरू फरक फरक हुन्छन् तर अचम्म यहाँनिर छ कि यति हुँदाहुँदै पनि विश्वका हरेक जसो समाजहरू नारीप्रति नै विभेदित किन छन् सबै धर्महरूमा पुरुषहरूले नै सर्वै सर्वा किन छन् जस्तै हिन्दू समाजमा नारी रक्षित विभेदहरू बाल विवाह बहुविवाह विधवा दाइजो झुमा देउकी छाउपडी प्रथा तथा परम्पराहरू र बन्द समाज आदि हिन्दू नारीहरू पछि पर्नुमा प्रमुख कारणहरू रहेका छन् इस्लाम धर्ममा बाल विवाह बहुविवाह बुर्का प्रथा आदि परम्पराहरू इस्लाम नारीहरू पछि पर्नुका प्रमुख कारणहरू रहेका छन् त्यस्तै क्रिस्चियन धर्ममा नारीमाथि हरेक किसिमले पुरुषको अधिकार र नियन्त्रण रहनु पर्ने जस्ता सोच तथा विश्वासहरू क्रिस्चियन नारीहरू पछि पर्नुको प्रमुख कारण रहेका छन् र विश्वका अन्य थुप्रै ज्ञात अज्ञात धर्महरूमा नारीहरू विभेदित र पिछडेका अवस्थामा रहेका तथ्याङ्कहरू विश्वमा गरिएका विभिन्न अध्ययन अनुसन्धानले आएका छन् यद्यपि आजको आधुनिक र विकसित विश्वमा नारीप्रति गरिने विभिन्न किसिमका विभेद कम हुँदै गइरहेका छन् र उनीहरू समाज तथा राष्ट्रका विभिन्न तहहरूमा सहभागी हुन थालेका छन् सफल र सुन्दर भविष्यका लागि नारीहरूको यो उचाइ निकै आशा लाग्दो गौरवपूर्ण बनेको छ भन्ने गरिन्छ कि अधिकार मागेर पाइन खोसेर लिनुपर्छ र त्यसका लागि मैदानमा उत्रन परे पनि पछि पर्नुहुन्न विश्वकै महिलाहरू आजको महिला सशक्तिकरणको यस उचाइसम्म आइपुग्न र आफ्नो अधिकार प्राप्तिका लागि धेरै युद्धका मैदानहरू पार गर्नु परेको थियो परिरहेको छ र परिरहन सक्छ किनकि सामाजिक विकास क्रममा हेर्दा सकारात्मक तथा समाज सुधारक परिवर्तनहरू बलिदानबाट नै हासिल भएका छन् महिला अधिकारका आन्दोलनहरूमा कयौं दिदी बहिनीहरू घोषित तथा अघोषित रूपमा शहीद भए होलान् तिनलाई चोखो मनले श्रद्धाञ्जली अर्पण गर्दै वर्ष पछि दोहोरिने महिला मुद्दाहरूबारे सामान्य परिचय राख्नै पर्छ हुन त हरेक धर्म र समाज पछि महिला समस्या तथा मुद्दाहरू फरक फरक हुन सक्छन् र छन् पनि तर त्यसका बावजुद पनि संसारमा केवल दुई जाति महिला र पुरुष मात्र भएझै महिलासँग सम्बन्धित संसारभरि नै एकै मानेका मुद्दाहरू मुख्यतया निम्न छन् महिला असमानता महिला असमता र महिला हिंसा महिला असमानता हालसम्म विश्वकै साझा र जल्दो बल्दो मुद्दा हो र यसले थुप्रै किसिमका महिला समस्या तथा चुनौतीहरू समेट्दछ महिला असमानता कम गर्न विश्वमा शताब्दी अघिदेखि नै विभिन्न प्रयासहरू हुँदै आइरहेका छन् आन्तरिक तथा राष्ट्रिय चिन्तनहरूदेखि लिएर अन्तर्राष्ट्रिय स्तरका ठूला ठूला सभा सम्मेलन र प्रतिबद्धताहरू भएका छन् तर अझैसम्म पनि अपेक्षाकृत महिला समानताका प्रतिफलहरू हासिल गर्न सकिएका छैनन् यस्तो किन भएको होला त यस सन्दर्भमा भन्नुपर्दा हालसम्म देखिएका तथा भोगिएका अनुभवहरूका अनुसार प्रतिबद्धता जतिसुकै गहकिलो भए पनि कार्यान्वयन पक्षमा हुने कमी कमजोरी नै प्रमुख रहेको प्रश्न हुन्छ जब अन्तर्राष्ट्रिय सम्मेलन तथा सम्झौताहरूमा महिला हित सम्बन्धी नीति नियमहरू बन्छन् तब सहयोग पाउने लोभमा सम्बन्धित देशका सरकारहरूद्वारा सबै निर्णयहरूमा बिना कुनै चिन्तन हत्तपत्त प्रतिबद्धता जनाइन्छ तर जब कानुनको अवस्था आइपुग्छ त्यस बखत ती सम्झौता र प्रतिबद्धता दराजको एक गुनामा थन्काइन्छन् अनि वर्षौ पछि आउने सभा सम्मेलनहरूमा पुनः तिनै कागज पत्रहरूको खोजी गरिन्छ र तिनै बुदाहरूमा सामान्य फेरबदल गरी बन्द कोठामा तथ्याङ्क तयार पारेर झुटा प्रमाणहरू पेश गरिन्छ यसरी कसरी हुन्छ महिला समानता समता अनि महिला सशक्तिकरण महिलाहरूले उचित किसिमको समानता समेत प्राप्त गर्न नसकेको आजको यस्तो अवस्थामा महिला समता त अझ टाढाको कुरा हुनु अस्वाभाविक होइन हुन त योग्यता र प्रभावकारिताका दृष्टिकोणले दीर्घ कालका लागि समता प्रदान गरिनु उचित प्रक्रिया होइन तर यसलाई प्राकृतिक न्यायको सिद्धान्तको आँखाबाट हेर्ने हो भने महिलाहरूलाई समता प्रदान गर्नु अति आवश्यकता हुन्छ किनकि प्राकृतिक रूपमा नै महिलाहरू शारीरिक रूपमा कमजोर हुन्छन् बढी भावुक र संवेदनशील हुन्छन् महिलाहरूमा महिनावारी हुनु प्रसुति हुनु ममतामय हुनु आदि प्रकृतिको देन तथा वरदान हो उनीहरूको प्रकृति प्रदत्त यस किसिमको अवस्था तथा वरदानहरूलाई कदापि कमजोरी मानिनु हुँदैन तसर्थ प्राकृतिक न्यायलाई ध्यानमा राखी महिलाहरूप्रतिको समताको भावना राख्नु पर्दछ समताका आधारमा अवसरहरू प्रदान गरिनुपर्दछ महिलाहरूप्रति गरिने यिनै असमानता र असमताले समाजमा महिलामाथिका हिंसा बढाएका छन् र उनीहरू पिछडिनुको साथै पुरुषको नियन्त्रणमा रहन बाध्य छन् व्यापक असमानता अर्थात् असमान अधिकारका कारण विश्वकै हरेक जसो समाजका महिलाहरू आर्थिक सामाजिक राजनैतिक शैक्षिक स्वास्थ्य आदिका दृष्टिकोणबाट निकै पछि परेका छन् र विभिन्न प्रकृति जतिका हिंसा झेल्न बाध्य छन् त्यस्तै असमानताका कारण आफूभन्दा धेरै सुविधा हक अधिकार र मौका तथा अवसर पाएका हरेक किसिमले निपुण र प्रतिस्पर्धात्मक पुरुषसँग प्रतिस्पर्धा गर्न नसकी आफैमा खुम्चिन बाध्य छन् जसले उनीहरूमा पलाउँदै गएको आशालाई समेत निराशामा परिणत गरिदिन्छ र जानी नजानी मानसिक तनाव झेल्न पुग्छन् जुन महिला हिंसाको अपूरणीय र अशोचनीय प्रकाष्ठ हो हिंसाको विभिन्न प्रकृति छन् शरीरको चोट केही दिनमा निको हुन्छ दुखेको तथा मैलिएको चित्त कही दिनमा सफा हुन्छ तर मानसिक रूपमा नै परेको प्रभावले हत्तपत्त कसैलाई पनि छाड्दैन र कतिपय अवस्थामा यस्ता परिस्थितिहरूले बहुलाउनेदेखि आत्महत्यासम्मको बाटो समेत तय गरिदिन्छ तसर्थ महिलाहरूको समग्र विकासका लागि वर्षको एक दिन मार्च आठ जतिकै अन्य तिन सय चौसठी दिनलाई पनि सम्झने गरौँ र सच्चा प्रतिबद्धता र पारदर्शी कानुनमा दत्तचित्त भएर लागौँ र उनीहरूको हक अधिकार उनीहरूलाई नै प्रदान गरी सम्पन्न र सशक्त तुल्याउँ तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम नारी सरकार प्राविधिक मित्र विष्णुसँगै तपाईँको साथमा छु म सम्झना तपाईँ यति बेला कार्यक्रम नारी सरकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघासँगै इन्टरनेट अनलाइनमा पनि सुनिरहनु भएको छ इन्टरनेट अनलाइनको W W dot radio Arpan dot कमबाट पनि विश्वको जुनसुकै कुनामा रहेर पनि सुनिरहनु भएको छ कार्यक्रम नारी सरकारमा हामी नारी सम्बन्धी विविध जानकारीहरू प्रस्तुत गरिरहेका छौँ विभिन्न क्षेत्रमा सम्बन्धित नारीहरू नारी जीवनका समस्याहरू र विभिन्न क्षेत्रमा हुने गरेका नारीलाई हेरिने संकुचित दृष्टिकोणको बारेमा हामी बताइरहेका छौँ यति मात्र नभई हामी कार्यक्रममा एक सफल नारी साहसी नारी र सक्षम नारीको बारेमा पनि जानकारी दिने गर्दछौँ साथै उनीहरूसँगको प्रत्यक्ष कुराकानीलाई पनि हामी यस कार्यक्रममा समेट्ने गर्दछौँ कार्यक्रमको सुरुवातमा राख्यौँ हाम्रो समाजमा विभिन्न धर्म अनुसार नारीलाई हेर्ने दृष्टिकोण अझ भनौँ समग्रमा नारीहरूको अवस्थाबारे अब भने राख्न चाहन्छु विदेशबाट आएका महिला अथवा उनीहरूले भोगेका पीडाको बारेमा जानकारी वैदेशिक रोजगारीका लागि विदेशी महिला श्रमिकको संख्या वा जस्तै बढेको पाइएको छ गत आर्थिक वर्षमा कामको सिलसिलामा विदेश जाने महिलाको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरले वृद्धि भएको छ वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा बाइस हजार नौ सय अठासी जना विदेशीका थिए भने त्यो भन्दा अघिल्लो वर्ष दस हजार चार सय सोह्र जना कामको खोजीमा बाहिरिएका थिए बितेका चार वर्षमा सबैभन्दा बढी एक्काइस हजार महिला कुवेत गएका छन् भने संयुक्त अरब इमिरेट्स मलेसिया कतार र साउदी अरेबिया जानेको संख्यामा पनि उल्लेख्य वृद्धि भएको विभागले जनाएको छ भारतीय भूमि भएर गैर कानुनी रूपमा खाडी मुलुक नजान सरकारले गरेको आग्रहको साथ वैधानिक बाटोबाट मात्र जान प्रोत्साहन गरेपछि स्वदेशबाट नै महिला विदेश जान थालेको थालेको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता बुद्धि बहादुर खड्काको भनाइ छ यसरी मनग योग्य धन कमाएर ल्याई सुखसँग जीवन बिताउने सपना बोकी विदेश गएर फर्केकी गुल्मी हस्तेचौर तिनकी देवकुमारी कुमाल अहिले विदेश भन्ने शब्द समेत सुन्न चाहनन् तीन महिनाको आफ्नो साउदी अरबको बसाई अवधिमा उनले यातना भोग्नु बाहेक अरू केही ल्याउन सकिनन् साउदी अरबबाट पैसा आउने दिनगन्ती सुरु गरेका उनका श्रीमान र छोराछोरी देवकुमारले प्राण मात्र लिएर फर्केपछि ठूलो चिन्तामा परेका छन् ऋण काटेर साउदी अरब पुगेकी देवकुमारलाई ऋण तिर्ने त परै जाओस् त्यहाँ भोग्नु परेको यातनाको उपचार गर्ने पैसा समेत नभएर अहिले छटपट्टिमै बाँच्नु परिरहेको छ बरु यहाँ छँदा त मेलापात गरेर दुई छाक सजिलै खाएका थियौँ अहिले न काम गर्न सक्ने ज्यान छ न उपचार गर्ने धन ऋण कसरी तिर्ने हो उनले रुँदै भनिन् दार्जिलिङ माइत भई आफ्नै गाउँकी एक महिलाले धेरै धन कमाउने प्रलोभन देखाएर ऋण खोजी खोजी विदेश पुगेकी देवकुमारीले त्यहाँ पुगेर काम गरेको दुई महिनापछि पैसाको साटो यातना भोग्न थालिन् साउदीमा घरेलु कामदारका रूपमा काम गर्दा मालिकले बलात्कारसम्म गरेपछि उनी आत्महत्या गर्ने स्थितिमा पुगिन् तर आत्महत्या गर्ने ठाउँ पनि नभएपछि बल्ल तल बाँचेर घर फर्केकी उनलाई अहिले ठूलो समस्या कसरी उपचार गर्ने भन्ने नै रहेको छ देवकुमारी जस्तै वैदेशिक रोजगारीका लागि कुवेत पुगेकी रुरु गाविस थोर्गा रेडीका तेस वर्षीय देवी गेवालीको कहानी पनि उस्तै छ बुटोलको ड्राइभर टोल बस्ने आएकी गेवालीको एकल परिवार सुखी थियो दुई सन्तान ईश्वरका वरदान भने जस्तै गेवालीका एक छोरा र एक छोरी थिए बुटोलमा बस्दै गर्दा एक दिन अचानक उनका श्रीमान कृष्ण प्रसाद सौता र छोराछोरी लिएर भागे श्रीमान र छोराछोरीसँगै बुटोल बस्दै आएकी उनी त्यसपछि एक्ली बनिन् छोराछोरीको खोजीका लागि उनी गुल्मीमा रहेको घरमा आइन् तर फेला पार्न सकिनन् छोराछोरीकै खोजीका क्रममा कहिले काठमाडौँ कहिले पोखरा पुगेकी देवीको यात्राका क्रममा एक महिलासँग बसमा चिन्जान भयो कुरा गर्दै जाँदा ती महिला विदेश कामदार पठाउने काम गरिदिरहेछन् त्यसपछि उनले कुवेत जाने योजना बनाइन् कुवेतमा पन्ध्र महिना काम गरेकी गेवाली बिरामी परिन् मानसिक तनावकै कारण कुवेत पुगेकी उनलाई त्यहाँ पुगेपछि पनि तनाव कम भएन अन्तत उनी मानसिक सन्तुलन गुमाउन पुगिन् उनी कार्यरत घर मालिकले उपचार गराएपछि केही निको त भयो तर पुरै निको भने हुन सकेन यतिकैमा उनी नेपाल फर्किन् घर फर्किँदा आफ्ना दाई बितेको थाहा पाएपछि फेरि बिरामी बिरामी परिन् अहिले उनी आफ्ना कुरा स्पष्टसँग राख्न सक्दिनन् रकमको अभावमा उपचार गर्न नसकेर घरमै बसिरहेकी गेवाली कुनै पनि महिलालाई विदेश जाने सल्लाह उनी अहिले दिँदिनन् हामी महिलाको को हुन्छ र त्यहाँ बिरामी भए पनि काम गर्नुपर्छ उपचार गर्न समेत नसकिने ठाउँमा जानुभन्दा त आधा पेट खाएर भए पनि नेपालमा आफ्नो देशमा नै बस्नु जाति हुन्छ उनले आफ्नो अनुभव सुनाइन् जिल्लाबाट वैदेशिक रोजगारीमा जाने महिलाको संख्या पाँच हजार भन्दा बढिरहेको र अधिकांश महिला घरेलु कामदारका रूपमा भारतको बाटो भएर जाने गरेको पिपुल फोरमका जिल्ला संयोजक सञ्जीवनी अर्याल बताउनुहुन्छ उहाँका अनुसार फर्केका मध्ये अधिकांशले विभिन्न पीडा भोगेकै हुन्छन् भने कोही कागजी प्रक्रिया नपुगेकै कारण बिना क्षतिपूर्ति स्वदेश फर्कन बाध्य भएका छन् आफू बच्चा हेर्ने काममा भनेर दुवै पुगेकोमा घरका सबै काम गर्नु परेकाले दुई महिनामै नेपाल फर्केकी अर्खले गाविस सातका बत्तीस वर्ष सीता भण्डारीले भनिन् बच्चा हेर्ने भिसा लगाएर दलालले त्यता लग्यो तर त्यहाँ पुगेपछि गर्न नसकिने सबै काम गर्नु पर्यो अनि त बस्न सक्ने कुरै भएन अर्थ अभावको कारण वैदेशिक रोजगारीका लागि खानेमुलो पुगेका महिला कामदार नेपालको बाटो भएर जाने प्राय कम भेटिन्छन् लुकेर भागेर तेस्रो मुलुकको बाटो हुँदै विदेश जाने कामदारबाट ठूलो समस्या उत्पन्न भएको सरकारवालाहरूको भनाइ छ पौरखी नेपाल नामक संस्थाका सदस्य अग्नि गुरुङका अनुसार वैदेशिक रोजगारीमा जाने नब्बे प्रतिशत महिला कामदार भारतको बाटो हुँदै जाने गरेका छन् सुरक्षित रूपमा जानेलाई खासै समस्या नपर्ने परिहाले पनि भरपर्दो कानुनी उपचार गरेर समस्या समाधान गर्न सकिने चेतना अभावको कारण तिनको अभिलेखबद्ध नहुने कुनै सिप र भाषा नसिकी जाने महिलाले निकै दुःख पाउनु परेको उहाँ बताउनुहुन्छ आफूले त्यहाँको भाषा नजानेको कारणले पनि न्याय पाउनको लागि ठूलो समस्या हुने गरेको फर्केर आएका महिला बताउँछन् दुबईमा काम गर्न नसकी फर्केर आएकी बागलुङ गिठेकी तारादेवी थापा भन्छन् कठोर यातना र तलब नपाउने भएपछि भागेर प्रहरी कहाँ त पुगे तर मैले केही भाषा नै नजानेपछि प्रहरी फेरि फर्काएर पुरानै ठाउँमा पठायो आफ्नो गाउँमा भएको अन्यायका विरुद्धमा बोल्न सकिन्छ तर अर्काको देशमा त्यसै मरिन्छ विदेश जाँदा कानुनी प्रक्रिया पूरा नगर्ने दलालको विश्वासमा परेर जाने विनाशी विदेश जाने जस्ता कारणले गर्दा घरेलु कामदारका रूपमा जाने अधिकांश महिला यातना सहेर फर्कनु परेको कतार नेपाली कता समाजका केन्द्रीय महासचिव भीमकान्त पन्थीले बताउनुभयो राज्यले जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न नसकेकी कारण अवैधानिक रूपमा खाडे मुलुक जाने नेपाली महिला कामदारको संख्या दिनानुदिन बढ्दै गएकाले यसतर्फ राज्यले बेलैमा ध्यान दिनु जरुरी रहेको उहाँको भनाइ छ अब भने हामी कार्यक्रमको अन्तिम अन्तिमतिर आइसकेका छौँ यो कार्यक्रम तपाईँलाई कस्तो लाग्दैछ कृपया आफ्ना सुझाव सल्लाह र प्रतिक्रिया दिन नभुल्नुहोला जसको लागि हाम्रो ठेगाना हो कार्यक्रम नारी सरोकार रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहज रत्नगर एक बकुलहर चितवन सम्पर्कको लागि फोन शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तिस हौस् त यतिन्जेलसम्म हामीलाई सुनेर साथ दिनुभयो त्यसका लागि धेरै धेरै धन्यवाद र प्राविधिक कक्षमा रहेर यो मेरो आवाजलाई तपाईँ समक्ष पुर्याउन साथ दिने प्राविधिक साथी विष्णुलाई हार्दिक धन्यवाद दिँदै तपाईँको आफ्नै साथी म सम्झना पनि बिदा हुन्छु शुभ दिन